करेन्ट लागेर टोटीमा दिदी बहिनीको मृत्यु चारजना घाइते विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै आक्रोश बझाङका दुई गाविसका पैंचालिस परिवार पहिरोको उच्च जोखिममा बैतडीका चौध गाविसमा उच्च स्तरीय खाद्य असुरक्षा बैतडी आज एक कार्यक्रमका बीच खुल्ला दिशामुक्त घोषणा हुँदै लामिखाल गाविस भवन निर्माणको काम अधुरो छोडेर ठेकेदारले व्यवस्था गरेपछि ठेक्का तोड्ने प्रक्रिया सुरु र कैलालीमा विकासे बजेट फ्री जाने समस्या यस वर्ष पनि उस्तै डोजर नपाउँदा छ दिनदेखि जय पृथ्वीराज मार्ग अवरुद्ध बिरामीको ज्यान जोखिममा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु करेन्ट लागेर रोटीमा दुई दिदीबहिनीको ज्यान गएको छ जिल्लाको दिपाली सिलगढ़ी नगरपालिका चौध पाखर स्थित एकै घरका दुई दिदीबहिनीको करेन्ट लागेर ज्यान गएको हो ज्यान जानेहरूमा पाखरीका गणेश आउजीका दुई छोरी दस वर्षीय रोजा आउजी र आठ वर्षीय रेशमा आउजी रहेको जनाइएको छ हिजो बिहान साढे छ बजीतिर गाउँ नजिकैको विद्यालयमा अध्ययन गर्न जाने क्रममा विद्युतको पोलबाट चुडिएर भुइँमा झरेको तारबाट करेन्ट लाग्दा उनीहरूको ज्यान गएको स्थानीय शिक्षक विजय विष्टले जानकारी दिनुभयो करेन्ट लागेर अन्य चारजना घाइते भएको प्रहरले जनाएको छ घाइतेहरू दस वर्षकी कालो आउजी आठ वर्षकी ईश्वर आउजी दस वर्षकी सन्तु आउजी र सात वर्षकी सीता आउजीलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको डोटीका डीएसपी उद्धवदेव भट्टले जानकारी दिनुभएको छ गाउँमा जाने विद्युत लाइनमा पावरको समस्या भएपछि एक महिना अघि मात्रै नयाँ थ्री फेज लाइन जडान गरिएको र उक्त लाइनको तार टुटेर बाटोमा परेका कारण करेन्ट लागेको जनाइएको छ मृतक दुवैजना स्थानीय दुर्गा न्यून माध्यमिक विद्यालयमा अध्ययनरत रहेका थिए स्थानीयहरूले विद्युत प्राधिकरणको चरम लापरवाही भएको भन्दै आक्रोश पोकेका छन् उता कञ्चनपुरको धोधरा चाँदनी नगरपालिकामा नदीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ मृत्यु हुनेमा धोधरा चाँदनी नगरपालिका तीन जमुना घाडी बस्ने तेह्र वर्षीय सम्झना चन्द रहेकी छिन् घर नजिकै पर्ने जोगबुडा नदीमा आइतबार पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको प्रहरले जनाएको छ नदीमा पानीको बहाव बढ़ी भएकाले बालिका डुबेकी हुन सक्ने प्रहरीको अनुमान छ बझाङका दुई गाविसका पैंचालिस परिवार पहिरोको उच्च जोखिममा रहेका छन् जिल्लाको रायल गाविस पाँच र सातका तेइस परिवार तथा मटेला मालुमेला गाविस आठका बाइस परिवार पहिरोको उच्च जोखिममा परेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब परीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो रायलको पाँच र सात ओडाका काटी खेती तलुबाडी र मैतोली गाउँ र मालुमेला आठको आमबगर गाउँ पहिरोका जोखिममा परेका छन् प्रहरी नायपरीक्षक चन्दले भन्नुभयो गाउँको तल्लो भागमा रहेको नारूगाडबाट पहिरो झर्न थालेपछि जमिन भाँसिएको छ यसले गर्दा नारूगाडको माथिल्लो भागमा रहेका तीन गाउँ जोखिममा परेका हुन् यसका साथै गाउँको माथिल्लो भागबाट समेत पहिरो झर्नी गरेकाले झनै समस्या बढेको प्रहरी नायक चन्दले बताउनुभयो ग्रामीण सड़क बनाउने नाममा बस्तीको ख्यालै नगरी निर्माण गरेकाले त्यहाँ वर्षनी पहिरो जाने गरेको बताइएको छ वर्षाको समयमा हरेक वर्ष पहिरो जाने गरेकाले उक्त गाउँहरू जोखिममा रहँदै आएका छन् बैतडीका चौधवटा गाविस उच्च स्तरीय खाद्य असुरक्षित अवस्थामा रहेका छन् जिल्ला स्तरीय खाद्य सुरक्षा समितिको तेस्रो चौमासिक बैठकको विश्लेषण अनुसार चौधवटा गाविस उच्च स्तरीय खाद्य सुरक्षा गाविस रहेको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ विभिन्न सत्रवटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था विश्लेषण गर्ने गरिन्छ नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली अन्तर्गत गाविसको खाद्य सुरक्षाको अवस्था पत्ता लगाइने जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिनुभयो सूचकहरूलाई विश्लेषण गर्दा बैतडीका आमचोरा विशालपुर कुलाउ महाकाली पञ्चेश्वर शर्माले शिवनाथ उदयदेव कोटपेटरा थलाकाँडा सिगा शिवलिङ न्वादेव र ढुङ्गाड उच्चस्तरीय खाद्य असुरक्षित गाविसको सूचीमा परेका छन् यी गाविसमा दुःख घडेरीका कारण बालीको उत्पादन हरास हुनु घरधुरीको खाद्य संकुचित घट्नु मानिसहरूले जीवन निर्वाहका लागि वैकल्पिक उपाय अप्नाउनु पर्ने अवस्था आएकाले ती गाविसहरू उच्च स्तरीय खाद्य असुरक्षित गाविसमा रहेका छन् बैतडीलाई आज खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने भएको छ घोषणा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ जिल्लाभरिका सबै घरधुरी र सार्वजनिक स्थानहरूमा सत्तालिस हजार छ सय छैसठी शौचालय निर्माण भई प्रयोगमा आइसकेपछि जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्राविधिक दीपक केसीले जानकारी दिनुभयो आज घोषणा भएमा बैतडी देशकै अडतिसौं खुल्ला दिशामुक्त जिल्ला घोषणा हुनेछ भने सुदूरपश्चिमको पाँचौं खुल्ला दिशामुक्त जिल्ला हुनेछ वर्ष नै बैतडीलाई खुलादिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको भए पनि त्यो लक्ष्य पूरा हुन सकेको थिएन डोटीको लामिखाल गाविस भवन निर्माण कार्यको ठेक्का तोडिने भएको छ दुई वर्षदेखि निर्माणाधीन गाविसको भवन निर्माणको ठेक्का लिएका ठेकेदारको व्यवस्थापछि जिल्ला प्राविधिक कार्यालय डोटीले ठेक्का तोड्न लागेको हो पटक पटकका आग्रह गर्दा पनि भवनको ठेक्का लिएका वीरेन्द्र शाहले भवन निर्माण कार्यलाई पूर्णता दिनमा आनाकानी गरेको भन्दै ठेक्का तोड्नको लागि सूचना समेत प्रकाशित भइसकेको जिल्ला प्राविधिक कार्यालय डोटीका प्रमुख रामचन्द्र खत्रीले रेडियो युनिटीलाई जानकारी दिनुभएको छ शान्ति तथा पुननिर्माण मन्त्रालय अन्तर्गत जिल्ला प्राविधिक कार्यालय मार्फत दुई वर्षदेखि निर्माणको क्रममा रहेको भवनको निर्माण कार्य पछिल्लो समय रोकिएको थियो यता गाविस सचिव कैलाश सिंह साउदले भवन निर्माण भएको भए पनि झ्याल ढोका लगायतका कामहरू गर्न बाँकी नै रहेको जानकारी दिनुभएको छ ठेक्का लिएका शाहलाई काम रोकिएको विषयमा सोधपूछ गर्दा पेट्टी ठेकेदारलाई जिम्मा दिएको र उसैले काम गर्ने भन्दै पन्छिने गरेको उहाँले बताउनुभयो ठेकेदार शाहले लिएको ठेक्का रकमको बारेमा भने आफूले उहाँले आफू बाहिर रहेका कारण थाहा नभएको बताउनु भएको छ लामो समयदेखि भवन निर्माणको कार्य जारी रहेको अवस्थामा काम नै अलपत्र परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेको स्थानीय सहयोगी भरत धामीले जानकारी दिनुभएको छ डोटी सदरमुकाम सिलगढ़ी लगायतका आसपासका क्षेत्रमा केही दिनदेखि विद्युत सेवा अनियमित हुँदा स्थानीय उपभोक्ताहरू साथै खेप्न बाध्य भएका छन् विगतका दिनहरूमा पनि छिनमै आउने छिनमै जाने विद्युतले हैरान भएका त्यस क्षेत्रका स्थानीय सेवाग्राहीहरू यसपटक पनि विद्युतले मनोमानी गरेपछि हैरान हुन थालेका छन् विद्युत लोड सेडिङको समय तालिका भए पनि अहिले विद्युतको कति बेला जाने कति बेला आउने नै केही ठेगान छैन जसले गर्दा उपभोक्ताहरू आफ्ना दैनिक कामकाजहरू सहज ढंगबाट गर्नका लागि वञ्चित भएका छन् तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ चालु आर्थिक वर्षमा कैलालीमा विकासी बजेटको झण्डै बाइस प्रतिशत फ्रिज जाने पक्का भएको छ चालु आर्थिक वर्षमा विकासी अर्थात पुँजीगत बजेट दुई अरब एकानब्बे करोड़ त्रियासी लाख उनासत्तरी हजार पाँच सय साठी रूपियाँ रहेकोमा त्यसको बाइस प्रतिशत रकम फ्रिज जाने पक्का भएको हो आइतबारसम्म पुँजीगत बजेटको निकासा चौहत्तर प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक वासुदेव जोशीले जानकारी दिनुभयो असार पच्चिस गतेदेखि कोष तथा लेखा नियन्त्रण कार्यालयको निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको भन्दै उहाँले आइतबारदेखि नै नियमित निकासा बन्द भएको बताउनु भएको छ उहाँका अनुसार दिनमा दुई तीन प्रतिशतले निकासा बढ्न सक्ने भएकाले बाइस प्रतिशत पुँजीगत बजेट खर्च नहुने देखिएको छ आर्थिक वर्षको अन्त्यतिर काम गर्ने प्रवृत्ति केन्द्रबाट ढिलो गरी बजेटको अख्तियारी आउनु सरकारी कर्मचारीको ढिलासुस्ती विभिन्न वाहनामा काममा अवरोध हुनु र ठेका प्रक्रियामा ढिलाइ हुनु जस्ता कारणले विकास बजेट खर्चाउन नसकेको कार्यालयले जनाएको छ डेढ महिनादेखि अवरुद्ध रहेको नेपाल भारत जोड्ने उकु जौलजीवी स्थित झोलङ्गी पोल सोमबारबाट सञ्चालनमा आएको छ जिल्ला प्रशासन कार्यालय दार्चुलाको पहलमा डेढ महिनादेखि अवरुद्ध रहेको पुल हिजोबाट सञ्चालनमा आएको हो पुल सञ्चालन भएपछि उकु गाविसको जनजीवन सहज हुँदै गएको गाविस सचिव प्रेमसिंह खत्रीले बताउनु भएको छ एक औपचारिक कार्यक्रमका बीच बझाङको भातीकोला गाविसलाई सुधारिएको रकेट चुलोयुक्त गाविस घोषणा गरिएको छ गाविसका सबै ओडाहरूका छ सय अस्सी घरधुरीमा रकेट चुलो निर्माण भई प्रयोगमा आएपछि हिजो गाविसलाई रकेट चुलोयुक्त गाविस घोषणा गरिएको हो युएमएन बझाङ क्लस्टरको आर्थिक सहयोगमा र एकीकृत विकास मञ्चको साझेदारीमा सञ्चालित कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम अन्तर्गत गाविसलाई सुधारिएको रकेट चुलोयुक्त गाविस घोषणा गरिएको गाविस सचिव कृष्णराज जोशीले बताउनु भएको छ मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले हिजोदेखि प्रहरी मेरो साथी अभियान शुरू गरेको छ सरकारको आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान पचहत्तरवटै जिल्लामा सञ्चालनमा आएको छ यता जिल्ला प्रहरी कार्यालय डडेलधुराले एक शान्तिपूर्ण बाजागाजा सहितको वृहत र्याली सहित एक कार्यक्रमको आयोजना गरी अभियान शुरू गरेको छ हिजो बिहान तोफानडाँडा बजारदेखि बाघ बजारसम्म र्याली निकाले पश्चात औपचारिक कार्यक्रम गरी अभियान शुरू गरिएको हो कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख विपिन कुमार कर्माचार्यले नागरिक र प्रहरीसँगै हातेमालो गरेर अगाडि बढ्नु आजको आवश्यकता रहेको औन्याउनुभयो देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरलाई नागरिक मैत्री बनाई अपराध दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य रहेको उहाँले जानकारी गराउनुभयो नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप प्रहरी मेरो साथीको अवधारणामा समेटिने जनाइएको छ नेपाल प्रहरीले यसअघि मुस्कान सहितको सेवा भन्ने नाराका साथ जनतामा पुग्ने अभियान शुरू गरेको थियो साथै प्रहरी मेरो साथी अभियानको पूर्व सन्ध्यामा डडेलधुरा प्रहरीले आयोजना गरेको भलिबल र ब्याडमिन्टन प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई मेडल कप र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा कुनै पनि सवारी दुर्घटना नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ उता भजङलाई राजधानी लगायत अन्य जिल्लासँग जोड्ने एकमात्र विकल्प जयप्रति राजमार्ग भने छ दिनदेखि खसेको पहिरो पन्छाउन नसक्दा भने बिरामीको उपचारमा समेत समस्या भएको छ पहिरोका कारण छ दिनदेखि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ गएको बिहिबार बेलुका तमैल बजार र मटेला गाविसको बीचमा पर्ने जाल्या खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो जाल्याबगरको पहिरो पन्छाउन नपाउँदै जाल्याबगर बगर आसपासमा दसवटा अरू पहिरो खसेपछि समस्या थपिएको हो लामो समय यातायात अवरुद्ध हुँदा अस्पतालले रेफर गरेका बिरामी तथा दुर्घटनामा परेकाहरूको ज्यानै जाने जोखिम रहेको छ असरमा मात्रै जाल्याबगर पहिरो का कारण आठ पटक सड़क अवरुद्ध भइसकेको छ बाटो अवरुद्ध भएपछि बझाङबाट कुनै पनि गाड़ी निस्कन सकेका छैनन् भने जिल्ला भित्रिने गाड़ीका यात्रुहरू घण्टौं हिँडेर गन्तव्यतर्फ गइरहेका छन्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 करेन्ट लागेर डोटीमा दिदी बहिनीको मृत्यु चारजना घाइते विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै आक्रोश बजाङका दुई गाविसका पैंचालिस परिवार पहिरोको उच्च जोखिममा बैतडीका चौध गाविसमा उच्च स्तरीय खाद्य असुरक्षा बैतडी आज एक कार्यक्रमका बीच खुल्ला दिशामुक्त घोषणा हुँदै लामिखाल गाविस भवन निर्माणको काम अधुरो छोडेर ठेकेदार व्यवस्था गरेपछि ठेक्का तोड्ने प्रक्रिया सुरु